मोर्चा त्यसको विपक्षमा छन् कुरा नमिलेपछि आउँदो चौबिस गते बस्ने गरी बैठक सकिएको एमाले अध्यक्ष एवं समितिका संयोजक झलनाथ खनालले बताउनुभयो राष्ट्रपति डाक्टर रामरण यादव र मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता भएको छ रेग्मी सरकार गठन प्रक्रियाप्रति असहमति जनाउँदै आउनुभएका यादवले राष्ट्रपतिलाई निवासमा भेट गर्नुभएको हो नेता यादवले बादाड़का फुकाउ आदेश खारेज हुनुपर्ने र समानुपातिक उम्मेद्वारको सिट संख्या घटाउन नहुने अडान राख्दै आउनु भएको छ रेग्मी सरकार गठन भएपछि राष्ट्रपति यादव केही दिन यता राजनैतिक रूपमा निष्क्रिय देखिनु भएको अवस्थामा नेता यादवसँग उहाँको भेटवार्ता भएको हो ग्यास उद्योगीले आजदेखि डिलरलाई ग्यास बिक्री बन्द गरेका छन् ग्यास उद्योगी संघले घोषणा गरेको चरणबद्ध विरोधका कार्यक्रम अन्तर्गत आजदेखि डिलरलाई ग्यास बिक्री बन्द गरेका हुन् उद्योगीहरूले कमिसन वृद्धि सहज आपूर्ति लगायतका सोह्र माग राखेर आन्दोलनमा उत्रिएका छन् सरकारले भने उद्योगीहरूको सबै मागहरू पूरा गर्न नसक्ने बताउँदै बताउँदै आएको छ सरकार उद्योगीको आफ्नै अडानको कारण पटक पटक बस्दै आएको वार्ता असफल हुँदै आएको छ सरकार उद्योगी बीच आइतबार बेलुका वार्ता भएको भए पनि निष्कर्षविहीन टुङ्गिएको थियो अहिले अर्थ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री शङ्कर प्रसाद कोइरालासँग उद्योगीहरूको वार्ता भइरहेको एलपी ग्यास उद्योगी संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो आज सरकारसँग वार्ता सफल नभएमा भोलिदेखि सम्पूर्ण कारोबार नै ठप्प पार्ने चेतावनी उद्योगीहरूले दिएका छन् लागत खर्च बढेर व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै उद्योगीले प्रति सिलिण्डर ग्यासमा अठाइस रुपियाँ छत्तिस बयानब्बे पैसा बनाउनु पर्ने माग राखेका छन् Thank you. मकवानपुरको चुरियामाई रातोमाटीबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित चारजना पक्राउ परेका छन् तीनवटा रेड पाण्डाको झण्डै पैंतालिस लाख मूल्य बराबरको छालासहित खोटाङ डुम्रे धारापानीका पच्चिस वर्षीय थानेश्वर रिजाल ओखलढुङ्गा मोलीका चौवालिस वर्षीय भक्तबहादुर श्रेष्ठ तेह्रथुम आङदिम दुईका छब्बीस वर्षीय तेजबहादुर लिम्बू र शङ्खसभा जलजलाका पच्चिस वर्षीय पासाङ निमा शेर्पालाई प्रहरले सुराकीको आधारमा पक्रेको हो त्यस्तै हेटुडा पासान पोखरामा रहेको दाहाल इलेक्ट्रोनिक्स फसलबाट चोरी भएका सामानहरू सहित प्रहरले तीनजनालाई पक्रेको छ हेटोडा चारका तेत्तिस वर्ष श्याम भण्डारी उन्नाइस वर्ष गुड्डु हुसेन र बिस वर्ष राजु लामालाई प्रहरले पक्रेको हो त्यस्तै विभिन्न घटनामा संलग्न भई फरार रहेका तीनजनालाई पनि प्रहरले पक्राउ गरेको छ हेटोडा नौ चौध घरे बस्ने गोरीमाया स्याङतान हेटोडा आठ गर्दोईका सुरज लोप्सन तथा मकवानपुर काली कालीका टार तीन बस्ने तेत्तिस वर्ष टेकन भने रामलाल थिङलाई पक्राउ गरेर मुद्दा चलाएको मकवानपुरका प्रहरी परीक्षक गुप्त बहादुर श्रेष्ठले बताउनुभयो आइतबार एकै दिन एक हजार घटेको सुनको भाउ आज दुई सय पचास रुपियाँले बढेको छ आइतबार प्रति तोला एकाउन्न हजार तिन सय पचास रुपियाँ रहेको सुनको भाउ आज भने एकाउन्न हजार छ सय रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ सुनसँगै चाँदीको भाउ पनि बढेको छ आज चाँदी तोलामा पाँच रुपियाँले बढेर चाँदी आठ सय पचहत्तर रुपियाँमा कारोबार भइरहेको छ आइतबार चाँदी तोलामा आठ सय सत्तर रुपियाँमा किनबेच भएको थियो अब पाल अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ कंग्रेस एमालेको आलटालकै कारण चुनावको मिति तोक्न नसकेको भन्ने माओवादी अध्यक्ष प्रचण्डको आरोपप्रति तपाईँको विचार के छ ए पछिल्लो गतिविधिले त्यस्तै देखाउँछ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 परिवारको नाममा एक अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति दक्षिण अफ्रिकामा रहेको भन्दै लिबियाली सरकारले सो सम्पत्ति लिबिया फर्काउन माग गरेको छ लिबियाली अधिकारीहरूका अनुसार गद्दाफीको सम्पत्ति दक्षिण अफ्रिकाको चारवटा बैंक र सुरक्षा कम्पनीहरूमा जम्मा गरिएको भन्दै लिबियाले सो सम्पत्ति फिर्ता मागेको हो लिबियामा सन् दुई हजार एघारमा गद्दाफी विरूद्धको आन्दोलनको क्रममा गद्दाफी आफूले सो सम्पत्ति दक्षिण अफ्रिकाका विभिन्न ब्याङ्कमा राखिएको लिबियाको भनाइ छ अब खेल समाचार राजधानीमा जारी गोर्खा कप फुटबलमा क्वार्टर फाइनल प्रवेशका लागि आज समूह बेका टिमहरूको खेल भइरहेको छ त्रिपुरेश्वर स्थित दस्तक रङ्गशालामा जारी पहिलो खेलमा रानी पोखरी कर्णटी मार्सिटी र देशभक्त क्लबबीच प्रतिस्पर्धा भइरहेको छ अहिलेको ताजा अवस्थामा दुवै टिमबाट गोल हुन सकेको छैन खेल जारी छ जारी खेलमा सिटीको तीन अङ्क छ भने देशभक्तको खाता खोल्न सकेको छैन त्यस्तै आज अपराह चार बजे हुने दोस्रो खेलमा थ्री स्टारले विभागीय टिम एपिएफको सामना गर्नेछ समूह बीको शीर्ष स्थानमा रहेको थ्री स्टारको छ अङ्क छ भने एपिएफको तीन अङ्क मात्रै छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक दलहरूको आफआफ्ने अडानको कारण उच्च स्तरीय राजनैतिक समितिको बैठक बिना निष्कर्ष सकियो बैठक पुनः चौबिस गते बस्ने राष्ट्रपति डाक्टर यादव र मधेस जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता मकवानपुरको चुरियामाई रातोमाटीबाट रेड पाण्डाको छालासहित चारजना पक्राउ चीनको उत्तर पूर्वी प्रान्तमा रहेको एक कुखुरा फार्ममा भएको आगलागीमा परि पचपन्न जनाको मृत्यु लिबियाली नेता गद्दाफेको दक्षिण अफ्रिकामा लुकाएको भनेको सम्पत्तिको छानबिन गरिने र गोर्खाको फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेल जारी आरसिटी र देशभक्त भिड्दै हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर प्रवेश गर्न हिट्स मिडिया एडभर्टाइजिङ प्राली र modern computer and education centre प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ उन्नाइस गतेबाट चितवन तथा काठमाडौँका चर्चित कर्मीहरूको साथमा उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू modern computer and education centre रत्नगरेक बकुलहर नगरपालिका गेटसँगै फोन शून्य छप्पन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्ज एक बकुलर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस refresh exact study centre Ratnanagar दुई टाढी फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी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 Kali tailors and shirting suiting centre